मलाई यस्तो गर्यौ म त त्यस्तो कहिले थिइन किन मलाई यस्तो गर्यौ म त त्यस्तो कहिले थिइनँ तिमलाई नै दिन्छु भनेकै थिए सारा खुसी तिमलाई नै दिन्छु भनेकै थिए किन मलाई यस्तो गर्यो म त त्यस्तो कहिले थिइनँ सक्छु तिमीले दिएको बाचा सकेको छैन म निदाउन तिमीलाई सम्झेर दिन रात कसरी म भुल्न सक्छु तिमीले दिएको बाचा सकेको छैन म निदाउन तिमीलाई सम्झेर दिन कसरी भयो बिरानो तिमीलाई नै सोध्छु आज कसरी भयो बिरानो तिमीलाई नै सोध्छु आज किन तिम्रो मन बदलिदियो मेरो मन त त्यस्तै थियो जस्तो कहिले थिइन तिमीलाई माया मैले गरेकै थिएँ तिमीलाई माया मैले गरेकै थिएँ सारा खुसी तिमीलाई नै दिन्छु भनेकै थिएँ सारा खुसी तिमीलाई नै दिन्छु भनेकै थिएँ किन मलाई यस्तो गर्यौ म त त्यस्तो कहिले थिइनँ